काप्लेजुङको थुम्कीमा गैरातीको पहिरोमा परि आठजनाको मृत्यु तीन बेपत्ता गाउँमा गाउँ शोक मग्न प्रहरी र स्थानीयद्वारा उद्धार कार्य जारी सरकारद्वारा सम्पत्ति शुद्धिकरण अध्यादेश र फौजदारी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने व्यवस्था सम्बन्धी अध्यादेश पारित दुई साल चुनावको वर्ष हुने एमाले नेता माधव नेपालको भनाई अडतिस जनाको ज्यान जाने गरी बादरमोडी विस्फोट भएको आज आठ वर्ष पूरा साठी लाख दिने बताए पनि व्यक्तिगत खर्च गर्न नपाउने भएपछि पीड़ितहरूद्वारा पैसा नलिने घोषणा अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एक भवन भत्कदा छ जनाको मृत्यु जातीय उग्रवादीको आक्रमणद्वारा उत्तरी लन्डनको अलरहमा इस्लामिक केन्द्र आगो लगाई ध्वस्त र boys union club Gorkha cup फुटबलको क्वार्टर फाइनलमा प्रवेश दोस्रो खेलमा अहिले हिमालयन शेर्पा र जावला खेल बीच खेल जारी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ तपाईँलाई स्वागत छ म सम्झना अब समाचार विस्तारमा तापलेजुङको थुम्कीमा छ थुम्की छमा गएको पहिरोमा परि आठजनाको ज्यान जानुको साथै तीनजना अझै बेपत्ता भएपछि अहिले गाउँ शोकमा परेको छ गाविसका विद्यालयहरू बन्द गरिएका छन् भने विद्यालयका शिक्षक तथा विद्यार्थीहरू पहिरोमा परि बेपत्ता भएको व्यक्तिको खोजीमा लागेको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधान तथा प्राचार्य ईश्वरी भट्टराईले जानकारी दिनुभयो थुम्केबा गाविस चारमा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधान तथा प्राचार्य भट्टराईले आफ्ना विद्यालयमा पढ्दै गरेका पाँचजना विद्यार्थी पहिरोमा परेकोले विद्यालय तथा विद्यालय परिवार शोकमा परेको बताउनुभयो त्रिभुवन उच्च माविमा कक्षा छमा अध्ययनरत खगेन्द्र सिवा सातमा अध्ययनत नानीराम शिवा चारमा अध्ययनत नयनकला शिवा कक्षा एकमा अध्ययनत आशिक राशिका शिवाको पहिरोमा परि ज्यान गएको थियो उता खोलामा आएको बाढीले बगाउँदा खोटाङमा एक बालिका बेपत्ता भएकी छिन् डङ्खरबु शिवालयस्थित खावा खोलामा आएको बाढीले बगाउँदा भोजपुर बासिमर्थ एकका नौ वर्षकी सत्यकला राई बेपत्ता हुनुभएको बताइएको छ काउलेमा रहेको आफन्तको घरबाट घर फर्कने क्रममा आज बालिकालाई खोलाले बगाएको जनाइएको छ Thank you. मन्त्री परिषदले सम्पत्ति शुद्धिकरण दोस्रो संशोधन अध्यादेश र फौजदारी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने व्यवस्था सम्बन्धी अध्यादेश पारित गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालय सिंहदरबारमा बसेको बैठकले अध्यादेश अनुमोदनको लागि राष्ट्रपतिलाई सिफारिश गरेको हो अध्यादेश राष्ट्रपतिबाट अनुमोदन भएपछि नेपाल कालो धनलाई संरक्षण दिने राष्ट्रको कालो सूचीमा पर्ने खतराबाट मुक्त हुनेछ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दुई हजार सत्तरी साल चुनावको वर्ष हुने बताउनु भएको छ धनुषाको लालगढ़मा खानेपानी आयोजनाको शिलान्यास गर्दै नेपालले यही वर्षभित्रै संविधान सभासँगै स्थानीय निकायको पनि निर्वाचन गर्नुपर्ने बताउनुभयो अब बन्ने संविधान सभाबाट पनि संविधान निर्माण नभए जनमत संग्रह गरेर भए पनि संविधान बनाउनु पर्ने भन्दै उहाँले संविधान निर्माणको कामलाई अबको एक वर्षभित्रमा टुङ्गो लगाउनु पर्ने बताउनुभयो मन्त्री परिषदका अध्यक्ष खिलोराज सेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्छ भनेर नेपाली कंग्रेसका नेताहरूले चार दलको बैठकमा औपचारिक रूपमा अहिलेसम्म केही नभनेको नेपालले बताउनुभयो शुक्रबार बस्ने उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठकले निर्वाचन कानूनका विषयमा टुङ्गो लगाउने दावी उहाँले गर्नुभयो नेपालले बाहन्न लाख रूपियाँको लागतमा धनुषाको लालगढमा निर्माण हुन लागेको दुई लाख दस हजार लिटर क्षमताको खानेपानी खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभयो अडतिस जनाको ज्यान जाने गरी चितवनमाडीको बादरमुडीमा नेकपा माओवादीले विद्युतीय धरा विस्फोट गराएको आज आठ वर्ष पूरा भएको छ सार्वजनिक बसमा गराइएको विस्फोटमा बहत्तर जना घाइते भएका थिए घाइते मध्ये नौजनाले अहिले पनि उपचार गरिरहेका छन् विस्फोटमा घाइते भएकाहरूले औषधि उपचारमा राज्यले कुनै पनि सहयोग नगरेको गुनासो गरेका छन् घटना लगतै सरकारले केहीको उपचार गरे पनि पछि चोट बल्झेकाहरूले भने उपचारमा राज्यबाट सहयोग नपाएको गुनासो गरेका छन् घाइते मध्ये अठार जना भएकाले प्रति व्यक्ति चालिस हजारको दरले सहयोग पाए पनि अन्यले सहयोग नपाएको पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो बादरमुडे घटनाको दोषी माओवादीले दुई पटक सरकारको नेतृत्व गरे पनि पीडितहरूलाई सहयोग नगरेको उनीहरूको गुनासो छ गएको वर्ष माडीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पीड़ितलाई एकमुष्ट साठी लाख दिने बताए पनि व्यक्तिगत रूपमा खर्च गर्न नपाउने भएपछि पीड़ितहरूले पैसा नलिने घोषणा समेत गरेका छन् एकीकृत माओवादीको नेतृत्वमा सरकार भएको बेला अध्यक्ष प्रचण्डले सरकारबाट साठी लाख विनियोजन गराइदिने र पीड़ितले आफ्नो आवश्यकता अनुसार खर्च गर्न पाउने बताएका थिए सरकारले आफ्नो मागप्रति व्यवस्था गरेको भन्दै खानेपानी संयुक्त संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्ष समितिले चक्काजाम कोणसभादेखि खानेपानी आपूर्ति बन्द गर्ने गर्नेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो घोषित कार्यक्रम अनुसार ज्येष्ठ छब्बीस गते आइतबार उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा एक घण्टा धरना दिने अठाइस गते बोर्डमा बोर्डमा नै दुई घण्टा धरना दिने त्यस गते बोर्डमा तालाबन्दी गरिनेछ यसैगरी असार एक र दुई गते सम्पूर्ण सरकारी कार्यालयमा पानी आपूर्ति बन्द गर्ने असार दुई गते काठमाडौँ उपत्यकामा एक घण्टा चक्काजाम गर्ने र असार तीन गतेदेखि अनिश्चितकालीन खानेपानी आपूर्ति बन्द गर्ने रहेका छन् बुधे माग राखेर आन्दोलनमा उत्रेका व्यवसायीहरूले आफ्नो मागहरूप्रति सरकारले व्यवस्था गरेको बताएका छन् आन्दोलनमा उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायीसँग नेपाल बोतल वाटर उद्योग संघ उपत्यका खानेपानी ट्याङ्कर तथा बोरिङ व्यवसाय संघ र अखिल नेपाल यातायात मजदुर संघ उपत्यका खानेपानी ट्याङ्कर मूल कमिटी आबद्ध छन् उद्योगीले खानेपानीमा भ्याट छुट गरिनुपर्ने विगतका सहमति कानून हुनुपर्ने खानेपानी ढुवानीमा लगाइने सबै कर मिनाहा गरिनुपर्ने खानेपानीलाई अत्यावश्यक वस्तुमा समावेश गरिनुपर्ने बन्द उद्योगहरू सञ्चालन गर्नुपर्ने लगायतको मागहरू अघि सारेका छन् पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष विष्णु दाहालले आफूहरूको मागलाई राज्यले पटक पटक व्यवस्था गरेको कारणले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो उहाँले राज्यले व्यवसायलाई मार्ने काम गरेको भन्दै जायज मागहरूलाई तत्कालै सम्बोधन गर्न आग्रह गर्नुभयो पत्रकार सम्मेलनमा नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धर्मनन्द श्रेष्ठले पनि पानी आपूर्ति बन्द गर्ने आफूहरूको रहर नभएर बाध्यता भएको बताउनुभयो उहाँले व्यवसाय बाँचे मात्रै पानी आपूर्ति सम्भव हुने भन्दै आफूहरूको माग जायज भएको दावी गर्नुभयो Música दाङ र चितवनमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ दुर्घटनामा परि अन्य नौजना घाइते भएका छन् दाङको लमहीबाट घुराईतर्फ जारी गरेको ट्राक्टर मोसोट खोला नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो दुर्घटनामा परि नौजना घाइते भएका छन् घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ मृत्यु हुनेमा रामबहादुर चौधरी र ऋषिराम मगर रहेका छन् यसैबीच पूर्वी चितवनको रत्नगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको रत्नगर तीनका साठी वर्ष गंगाबहादुर पराज पराजुलीको गाडीको ठक्करबाट मृत्यु भएको छ बिहान छ बजे गम्भीर घाइते भएका पराजुलीको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स भरतपुरमा मृत्यु भएको बताइएको छ नक्कली नोट बनाएर सर्वसाधारणलाई ठग्दै आएका दुईजनालाई चितवन प्रहरले विभिन्न सामग्रीसहित पक्राउ गरेको छ ओखलढुङ्गा जिल्लाको तारकेराबारी गाविस वडा नम्बर छ बस्ने वर्ष पचासको होमबहादुर पौडेल र धादिङ जिल्ला बैरिनी गाविस छ बस्ने वर्ष बयालिसको रमन केसीलाई पक्राउ गरिएको चितवन प्रहरले जानकारी दिएको छ हिजो पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानपछि प्रहरले आज एक विज्ञप्ति जारी गरी घटना सार्वजनिक गरेको हो नारायणगढको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराको नेतृत्वमा घटेको नेपालको प्रहरीको संयुक्त टोलीले नारायणगढ लाइन्स चोकमा रहेको होटल सिटी भ्यूमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो कोठा नम्बर तीन सय दुईमा रेशम बहादुर भण्डारी नाम लेखाई बसेका पौडेल र बैरेनीका केसीलाई पक्राउ गरिएको हो अनुसन्धानमा उनीहरूले डलर तथा भारतीय नोटको साइजमा कागज काटी नोटको जस्तै बन्दल बनाई बाहिरबाट प्लास्टिकले बेरी सिधा साधा मानिसलाई ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ सप्तरीको खोक्सर प्रभावमा विषालु च्याउ खाएका आठजना सिकिस्त बिरामी भएका छन् बिहान जंगलबाट ल्याएको च्याउ खाएका सिद्धान्त तमाङका परिवार सिकिस्त बिरामी भएका हुन् उनीहरूको सप्तरीको युनिक अस्पताल रायपुरमा उपचार भइरहेको छ यस्तै मकवानपुरको राक्सिराङ गाविसवटा नम्बर नौमा पनि विषालु च्याउ खाँदा एकै परिवारको तीनजना बिरामी परेका छन् जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाएको रक्सिराङका दिलमाया प्रजा मित्रबहादुर प्रजा र चमेली प्रजा बिरामी परेका हुन उनीहरूको भरतुर अस्पतालमा उपचार भइरहेको छ तीन दिनदेखि जारी मुक्त कमलरीको बन्दको कारण पश्चिम तराईको जनजीवन आज पनि निकै कष्टकर बनेको थियो बन्दको कारण दाङ बाँके बर्दिया र कञ्चनपुर लगायतका जिल्लामा आज पनि बिहानैबाट सवारी साधन सञ्चालनमा आएका थिएनन् भने बजार पसल शिक्षण संस्था पनि सबै ठप्प रहे यसैबीच कमलरी संघर्ष समितिले राजधानी केन्द्रित आन्दोलन पनि जारी राखेको छ कमलरी संघर्ष समितिले विभिन्न समयमा बेपत्ता पारेका कमलरीको उद्धार कमलरी मुक्तिको घोषणा गरी पुनस्थापनाको लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलन आन्दोलन जारी राखेका छन् ललितपुरको चाकुपाटका युवराज पौडेलको घरमा काम गरी बस्ने सृजना चौधरीको मृत्युका विषयमा छानबिन गरी दोषीलाई कार्यवाहीको माग गर्दै उनीहरूले पश्चिम नेपालका विभिन्न जिल्लामा बन्दको कार्यक्रम जारी राखेका हुन् सरकारले सृजना चौधरीको मृत्युको विषयमा छानबिन गर्न सरकारले हिजो तीन सदस्यीय समिति गठन गरेको छ कमलरीको माग सम्बोधनको विषयमा संघर्ष समितिले आज विभिन्न राजनैतिक दलका नेताहरूसँगको सँग पनि छलफल गरेका छन् Thank you. विगत लामो समयदेखि पुनर्बहालीको माग गर्दै आन्दोलन गरिएको पीड़ित सेना प्रहरी संघर्ष समितिका संयोजक सूर्य बहादुर घिमिरे र सहसंयोजक प्रेम बहादुर विष्टलाई पार्टी खोलेको आरोपमा समितिबाट निष्कासन गरिएको छ समितिले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयोजक र सहसंयोजक सहितका पदाधिकारीहरूले आफ्नो स्वार्थ पूरा गर्न द्वन्द पीड़ितको नाम राजनीतिक गर्न नेपाल राष्ट्र सेवा दल नामको राजनैतिक पार्टी खोलेर पुनर्बहालीको आन्दोलनलाई कमजोर बनाएको दावी सहित समितिबाट पार्टीबाट निष्कासन गरेको जानकारी दियो द्वन्द पीड़ितको भावनासँग खेल्दै पार्टी खोलिएकोमा समितिले निन्दा गर्दै पार्टी खोल्ने पदाधिकारीलाई समितिको रकम दुरूपयोग गरेको आरोप समेत लगाइएको थियो पत्रकार सम्मेलनमा समितिका नवनियुक्त संयोजक टेकबहादुर थापाले सो पार्टीसँग आफूहरू संगठनको कुनै सरोकार र सम्बन्ध नभएको भन्दै आफूहरूको आन्दोलन राजनीति गर्न नभई पुनस्थापना मात्र भएको बताएका छन् त्रिशूले थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धि गरेको विरोधमा विद्युत प्राधिकरणका कर्मचारीले गर्दै आएको आन्दोलन आज पनि जारी छ पाँच दिन यता जारी आन्दोलनका क्रममा नो लाइट इमर्जेन्सी र काउन्टर जस्ता प्रत्यक्ष जनसरकारका सेवा बाहेक प्राधिकरणका अन्य कामकाज ठप्प भएको छ उनीहरूले सञ्चालक समितिका सदस्य र कार्यकारी निर्देशकलाई कार्य प्रवेशमा रोक लगाउँदै आएका छन् भने प्राधिकरणका सवारी साधन गुण रोक लगाएका छन् केन्द्रीय कार्यालयमा मात्रै जारी आन्दोलन हिजोदेखि जिल्ला जिल्लामा पनि विस्तार भएको छ थिचिएको निर्माण शुरू नहुँदै साठी मेगावाटबाट नब्बे मेगावाट क्षमता विस्तार गरिएको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन् श्रमिकहरूको न्यूनतम झ्याला मासिक पन्ध्र हजार बनाउनु पर्ने माग राख्दै नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज उद्योग तथा कल कारखाना बन्द गराएको छ सरकारले बनाएको सिफारिश समितिले मजदुरहरूको न्यूनतम झ्याला मासिक आठ हजार मात्र बनाउन सिफारिस गरेको भन्दै महासंघले त्यसको विरोधमा आज बन्द गराएको हो त्यसै गरी महासंघले कल कारखाना बन्दलाई सफल बनाउने नवलप्रासीका सबै उद्योग प्रतिष्ठानलाई आग्रह समेत गरेको छ महिला मजदुरलाई सम्मान झ्याला तथा सुत्केरी भत्ताको व्यवस्था व्यवस्था गर्नुपर्ने मजदुरका सन्तानलाई निशुल्क शिक्षा स्वास्थ्यको व्यवस्था गर्नुपर्ने मजदुर आवासको व्यवस्था होटल मजदुरका लागि दस प्रतिशत थप सेवा सुविधा लगायत माग गरिएको छ त्यस्तै भारतसँग गरेको व्यापार सम्झौताको खारेजी नब्बे दिनमा नियुक्ति पत्र मजदुर आएको गठन गर्नुपर्ने लगायत माग गर्दै वैद्यनिकट माओवादी मजदुर संगठन राखेको हो यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति निकालेर बन्द फिर्ता लिएर वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ यसैबीच नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको आह्वानमा मुलुककै ठूलो हेटोडा औद्योगिक क्षेत्र बन्द भएको छ न्यूनतम तलब पन्ध्र हजार कायम गर्नुपर्ने मागसहित मजदुर संगठनले आजबाट देशैभरका उद्योग अनिश्चितकालीन बन्द आह्वान गरेपछि हेटोडाका उद्योगहरू बन्द भएका हुन् मुलुकभरमा अन्यत्र उद्योग बन्द नभएको बताइएको छ बिहान बन्दलाई लक्षित गरे औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरे पनि मजदुरहरू उद्योग पुगेर हाजिरी गरी फर्किएको उद्योग संघ हेटोडाका अध्यक्ष ऋषिराम घिमिरेले बताउनुभयो आज सुनको भाउ तोलामा दुई सय रुपियाँ बढेको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि छापाला सुनको मूल्य तोलाको बाहन्न हजार पचास रुपियाँ तोकेको छ सोमबार छापावाला सुन प्रति तोला एकाउन्न हजार छ सय रुपियाँमा कारोबार भएको थियो भने मंगलबार बाहन्न हजार दुई सय चौन रुपियाँमा कारोबार भएको थियो त्यस्तै बुधबार एकाउन्न हजार आठ सय पचास रुपियाँमा कारोबार भएको थियो आज चाँदीको मूल्य पनि दुई सय रुपियाँ बढेर एकाउन्न हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छ आज चाँदीको मूल्य भने तोलामा सोह्र रुपियाँ घटेर कारोबार भएको छ महासंघका अनुसार चाँदी तोलाको आठ सय पैँसठी रुपियाँमा कारोबार भइरहेको छ बुधबार चाँदी आठ सय अस्सी रुपियाँमा कारोबार भएको थियो अब केही छोटा खबरहरू जिल्ला ट्राफिक प्रहरी काले बागलुङले एक वर्षको अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने दुई सय पाँचजनालाई कार्यवाही गरेको छ र विद्यार्थी संगठनहरूबीच विवाद भएपछि त्रिभुवन विश्वविद्यालयले सोभियो चुनाव स्थगित गरे पनि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा भने आज चुनाव भएको छ अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं बढ्दो सवारी दुर्घटनामा तपाईँ कसलाई दोषी देख्नुहुन्छ ए चालक बी ट्राफिक र से भौगोलिक अवस्था तपाईँले पठाउनु भएको अन्तिम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 भागदौड मचिएको थियो भवनको संरचना पुरानो भएको कारण भत्कने सम्भावना रहेको भन्दै सरकारलाई सचेत तुलाइएको भवनका कामदारहरूले बताएका छन् घटनामा तेह्रजना घाइते भएका छन् उत्तरी लन्डनको अलरहमा इस्लामी केन्द्र आगो लगाएर ध्वस्त बनाइएको छ जातीय उग्रवादीहरूले आक्रमण गर्दा उक्त सेन्टर ध्वस्त भएको प्रहरले जनाएको छ उक्त केन्द्रको दोस्रो तल्लाको पर्खालमा अंग्रेजी एडिएल अर्थात इङ्ग्लिस डिफेन्स लिग लेखिएको प्रहरीले जनाएको छ सो मस्जिद सोमालियाका मुसलमानहरूले प्रयोग गर्दै आएको प्रहरीको भनाइ छ घटनाबाट सोमालियाकी बोलका नागरिक भने निकै त्रासित भएको बताइएको छ घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको छ अब खेल समाचार boys union club Gorkha cup फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेन्च क्लबलाई एक शून्यले पराजित गर्दै बोयज युनियन अन्तिम आठमा पुगेको हो बोयज युनियनलाई क्वार्टर फाइनलमा पुर्याउनको लागि खेलको अठाइसौँ मिनटमा जङ कार्कीले गोल गरे समूह डीको पहिलो खेलमा हिमालय शेर्पासँग पराजित भए पनि बोयज युनियनले दोस्रो खेलमा जावला खेला हराएको थियो जावला खेलसित पराजित भएको फ्रेन्चले भने आफ्नो दोस्रो खेल हिमालयन शेर्पालाई हराएको थियो यसै दोस्रो खेलमा अहिले हिमालयन शेर्पा र जाउलाखेल युथ क्लब बीच खेल भइरहेको छ अहिलेको ताजा अवस्थामा जाउलाखेल जाउलाखेल युथ क्लब एक शून्यले अघि रहेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ताप्लेजुङको थुम्कीमा गैरातीको पहिरोमा परि आठजनाको मृत्यु तीन बेपत्ता गाउँले शोक मग्न प्रहरी र स्थानीयद्वारा उद्धार कार्य अझै जारी सरकारद्वारा सम्पत्ति शुद्धिकरण अध्यादेश र फौजदारी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने व्यवस्था सम्बन्धी अध्यादेश पारित दुई साल चुनावको वर्ष हुने माले नेता माधव नेपालको भनाई अडतिसजनाको